निकै नै रमाइलो खालका गीत सङ्गीतहरू आजको कार्यक्रममा मैले तपाईँको लागि लिएर आएको छु र यति बेला आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै रमाइलो खालको गीतबाट तपाईँलाई निकै नै मनपर्छ अञ्जना गुरुङले निकै नै मिठोसँग गाउनु भएको छ गीतलाई यति बेला राख्छु तपाईँको लागि बोलेपछि माया बढ्छ बोल्न थाल न Thank you. मिठा बोल्न थाल मायालो बोली पछि माया बढी छ बोल्न पर्छ बोल्न थालन माया पक्कै पनि तपाईँ जोसँग नजिक हुनुहुन्छ जोसँग अलि नजिक हुन चाहनुहुन्छ यदि त्यस्तो छ भने चाहिँ तपाईँले बोल्नुपर्छ अरे अलिकति बोल्नु भयो भने माया बढ्दै जान्छ अरे भेटेपछि माया बढ्दै जान्छ अरे सायद गीतले यस्तै भन्न खोज्या हो कि जस्तो लागिरहेछ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो भाज मेगेन्समा साथसाथै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनिराख्नु भएको छ जहाँ कहीँ रहेर र आधुनिक यात्राको आजको श्रृङ्खलामा मैले विशेष गरी तपाईँको लागि निकै नै रमाइला खालका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै रमाइलो खालको गीतलाई नै तपाईँको माझमा जोड्न चाहन्छु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 रहने चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण अवसर टच स्काई इन्टरनेसनल एजुकेसनले इन्डियामा पढ्न जाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यू दिल्लीमा विभिन्न course nursing civil engineering mechanical engineering computer engineering BBA petrol technology जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि touch sky international education Ratnanagar दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी मनोरञ्जनका लागि सुनो हजुर सुनो हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा एकैछिनको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशुद्ध रूपमा नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित आवाजहरू हामी तपाईँको माझमा राख्ने गर्छौँ र आजको कार्यक्रममा मैले तपाईँको लागि रमाइला खालका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु जुन गीत सङ्गीतले तपाईँलाई सुन्दाखेरि छुट्टै प्रकारको आनन्द दिन्छ तिनै गीत सङ्गीत तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै रमाइलो खालको गीत तपाईँलाई राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको बजारमा यो गीत पनि निकै नै चर्चामा रहेको थियो यति बेला राख्छु तपाईँको लागि शिव परिवारको स्वरमा क्या दामी भयो पछि त होसमा आउँदा क्या दामी भो पछि त होसमा आउँदा क्या दामी भो पछि त होसमा आउँदा क्या दामी भो यहाँ पिउनेमा पिलाउने को क्या बदनामी भो यहाँ पिउनेमा पिलाउने को क्या बदनामी भो यहाँ पिउने तो क्या बदनामी हो यहाँ पीने माँ पिलाने तो को क्या बदनामी हो यहाँ पीने माँ पिलाने तो को क्या बदनामी हो यहाँ पीने माँ पिलाने तो को बेहोश पछी तो हसमा आउँद क्या गामी भो क्या गामी भो बेहोश पछी तो हसमा आउँद क्या गामी भो बदनामी हो यहाँ पुणे माँ पिलाने जो बुरा बदनामी बाहिर अमृत लेखे पनि भित्र भने विषादी रहेछ भित्र भने विषादी रहेछ हो बाहिर अमृत लेखे पनि भित्र भने विषा लिए देखी जिंदगी क्या बिरामी वो माया अमृत लिए देखी जिंदगी क्या बिरामी वो माया अमृत पिए देखी जिंदगी क्या बिरामी वो माया अमृत पिए देखी जिंदगी क्या बिरामी वो यहाँ पीने माँ पिलाने को क्या बदनामी वो यहाँ पीने माँ पिलाने बदनामी हो यहाँ पीने माँ पिलाने को क्या बदनामी हो गर्छौ माफी दिन्छु फेरि गर्छौ बदमासी बदमासी फेरि गर्छौ बदमासी बदमासी सना सोझै मन कसने जवानी क्या बेमानी हो सना सोझै मन कसने जवानी क्या बेमानी हो सना सोझै मन कसने जवानी क्या बेमानी हो सना सो जवानी क्या बेमानी हो यहाँ पीने माँ पिलाने को क्या बदनामी हो यहाँ पीने माँ पिलाने को क्या बदनामी हो बेहोश बची तो बेहोस पछि होस् पाउँदा कि क्या दामी नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर नेपाली सुगम सङ्गीतको बजारमा चर्चामा रहेका यिनै रमाइलो खालका गीत सङ्गीतहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबारी बसाइ हो र आजको बसाइमा रहेर तपाईँको माझमा रमाइलो खालका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु त्यसो त आधुनिक यात्राको यो श्रृङ्खलामा हामी तपाईँको लागि पुराना पुराना आवाजहरू पनि राख्ने गर्छौँ र भर्खरै बजारमा आएका जुन आवाज अहिले नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहने क्रममा रहेका छन् ती गीत सङ्गीतहरू पनि हामी तपाईँको लागि राख्दै आएका छौँ र आजको कार्यक्रममा भने विशेष गरी अलिकति फरक खालका गीत सङ्गीतहरू जुन गीत सङ्गीत अलि रमाइला खालका छन् तिनै गीत सङ्गीतलाई तपाईँको माझमा जोडिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै सुमधुरा आवाज तपाईँको माझमा राख्न चाहन्छु त्यस पछाडि फेरि आउनेछु सुन्दै गर्नुहोला परेटेर जीवन मेरो यसै बित्यो गीत गाएर जीवन मेरो यसै बित्यो गीत गाएर भन भन्दा मन नै ठुलो हो गीत मत गाउँछु झ्याउरे पोहर साल मायालाको सम्झना छ अहिले सम्झना चाहिँ मेरो गरी घर जम्मरको तिर नपर्नु है कसैले नि तरुणीको भर धन भन्दा मन नै ठुलो हो धनुभन्दा मन नै ठुलो हो निकै नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो सँगै हुनुहुन्छ र नै आवाजहरू तपाईँको माझमा प्रस्तुत पनि गरिराखेका छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर धेरैभन्दा धेरै गीत सङ्गीत हामी तपाईँको माझमा राख्छौँ थोरै बोल्ने कोसिस गर्छौँ र यति बेला फेरि पनि अर्को आवाज पृष्ठभूमिमा गुन्जिन थालिसकेको छ निकै नै रमाइलो खालको आवाज हो प्रमोद खरेलले आवाज दिनुभएको गीत लाखौँ तारा बिर्से मैले जनलाई देखेपछि तपाईँको लागि छोड्दै आजको कार्यक्रमबाट पनि बिदा हुनुपर्छ कि जस्तो लागिरहेछ है तिनजेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार उनलाई देखेपछि उनलाई देखेपछि लाखौँ तारा बिर्से मैले जुनलाई देखेपछि जुनलाई पनि बिर्से अहिले उनलाई देखेपछि